यात्री उही यात्रा नयाँ बनाउँदैछु आज फेरि रात्रि प्रहरमा सपनाहरू मनाउँदैछु आज फेरि यात्रा उही यात्री नयाँ बनाउँदैछु आज फेरि हो फेरिन्छ समय अनि मोडहरू पनि हो फेरिन्छ समय अनि मोडहरू पनि गरौँ यस्तै यात्राहरू भनाउँदैछु आज पनि यात्रा उही यात्री नयाँ बनाउँदैछु आज फेरि रात्रि प्रहर सपनी उही मनाउँदैछु आज फेरि यात्रा उही यात्री नयाँ बनाउँदैछु आज फेरि नमस्कार तथा साहित्यिक अभिवादन कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा सूचना सन्देश र संस्कृतिको सम्वाहक सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा साहित्यिक बसाई कार्यक्रम साहित्यिक यात्रामा आज पनि एकैसाथ उपस्थित भइसकेका छौँ प्रविधिमा हुनुहुन्छ सहकर्मी साथी नवीन केसी भने आवाजमा म बसन्त श्रेष्ठ सम्पूर्ण साहित्यिक स्रष्टा अनि सर्जकहरूको एउटै बसाई यो कार्यक्रम साहित्यिक यात्रा हामी कार्यक्रम साहित्यिक यात्रामा साहित्यिक भलाकुसारी गर्ने गर्छौँ साहित्यिक अन्तर्क्रियाहरू गर्ने गर्छौँ तपाईँका तिनै साहित्यिक रचनाहरू सुन्ने गर्छौँ अनि सुनाउने पनि गर्छौँ कार्यक्रम साहित्यिक यात्राको यो बसाईमा कार्यक्रम साहित्यिक यात्रामा हामी सदा जस्तै हामी तपाईँका रचनाहरू उठाउने गर्दथ्यौँ तर आजको बसाइमा हामी तपाईँका साहित्यिक रचनाहरू उठाउनेछौँ यद्यपि तपाईँका प्रत्यक्ष टेलिफोन पनि लिनेछौँ हामी कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा हामी साहित्यिक व्यक्तित्वसँगको अन्तर्क्रियालाई जोड्नेछौँ यसर्थ हाम्रो स्टुडियोमा हुनुहुन्छ प्राध्यापक पाणिनी बहुमुखी क्याम्पस अर्घाखाँचीमा प्राध्यापन गर्दै आउनुभएकी प्राध्यापक आदरणीय गुरु मन्जु घिमिरे हुनुहुन्छ हामी उहाँसँगको साहित्यिक भलाकुसारीलाई जोड्नेछौँ यसर्थ आजको बसाइमा हामी तपाईँका प्रत्यक्ष टेलिफोनहरू लिनेछौँ सर्वप्रथम त स्वागत छ यहाँलाई धन्यवाद वसन्तजी हामी कार्यक्रम साहित्यिक यात्रामा रहेर साहित्यिक भलाकुसारी गर्ने गर्दछौँ साहित्यका विविध विषयहरूमा छलफल गर्ने गर्दछौँ सर्वप्रथम त तपाईँले साहित्य विषय नै अध्यापन गराउँदै आउनुभएको र सोही नाताले पनि म जोड्न चाहेँ साहित्य के हो जस्तो लाग्छ साहित्य भनेको त्यस्तो विधा हो जसले गर्दा मान्छे एक किसिमले पूर्ण बन्न सक्ने खालको विधा हो जुन समाजमा भएका विभिन्न खाले विकृति र विसङ्गतिहरूको कारणले उब्जन्छ र त्यसैको उपस्वरूप सिर्जना हुन्छ र जसले समाजलाई परिवर्तनको दिशातर्फ डोर्याउने काम गर्छ अवश्य पनि साहित्यलाई हेरिने अनेक खालका दृष्टिकोणहरू हुन्छन् तपाईँले अध्यापन गराउँदा पनि पक्कै पनि बेहोर्नु भएको कुरा साहित्यप्रति पूर्वीय मान्यताहरू छन् पाश्चात्य मान्यताहरू छन् तर समग्र हाम्रो समाजले साहित्यप्रति कस्तो दृष्टिकोण राखेको छ जस्तो लाग्छ यहाँलाई जुन हाम्रो समाजले साहित्यप्रतिको दृष्टिकोण हेर्दा अन्य विषयहरू अध्ययन र अध्यापन गर्नेहरूले साहित्यलाई नेपाली मात्रै भनेर बुझ्ने गर्छन् तर यो नेपाली भन्नु एकातिर भाषाको रूपमा भएको छ भने साहित्य भनेको एउटा त्यस्तो गहन विषय हो जुन एउटा त्यस्तो समुद्र हो जसमा जुन केही पनि के त भन्दा मान्छे डुब्न सक्छ हराउन सक्छ र जसबाट चाहिँ धेरै चिजहरू उपलब्ध हुन उपलब्ध गराउन सक्छ अवश्य पनि जस्तो साहित्य प्रति साहित्यबाट केही उपलब्धि हुन्छ पनि भन्नुभएको छ हामीले के देखिराखेका हुन्छौँ भने हामीले त्यो खालका मान्यताहरू पनि पाइराखेका हुन्छौँ समाजमा जब मान्छे प्रेममा पर्छ अथवा भनौँ मानिसलाई कुनै न कुनै किसिमको समस्या पर्छ तब साहित्य क्षेत्रमा व्यक्ति लाग्दछ भन्ने त्यो खालको मान्यता पाइन्छ अनि तपाईँ के भन्नुहुन्छ यो सबै समस्याले र प्रेममै फसेर मात्रै साहित्य सिर्जना हुने होइन तर साहित्यले एकातिर प्रेम गर्न पनि सिकाउँछ शिष्टता सभ्यताका कुराहरूलाई पनि साहित्यले सिकाउँछ र मान्छे मानव बन्नको लागि साहित्यको जरुरी छ अवश्य पनि हामी साहित्यको विषयमा छलफल गर्नेछौँ र म यहाँको व्यक्तिगत प्रसङ्गतर्फ पनि जोड्न चाहेँ यहाँको औपचारिक अध्ययन अथवा भनौँ यहाँको जन्म त्यो बारेमा पनि आम साहित्यिक स्रष्टाहरू जो कार्यक्रम साहित्यिक यात्रा सुनिराख्नु भएको छ उहाँले चाहिँ साहित्यिक विधाहरूको मात्र नभएर साहित्यिक व्यक्तिको पनि चासो राख्नुहुन्छ उहाँलाई जानकारी गराइदिनुहोस् न हो यो साहित्य सम्बन्धी मैले जुन पढ्दै जाँदा स्कुल लेभलमै छँदा साहित्य कृतिहरू पनि सिर्जना गर्थेँ र विभिन्न कविता प्रतियोगितामा भाग लिन्थेँ कथाहरू पनि लेख्थेँ र यसको साथसाथै म पढ्दै जाँदा आइए पढ्दै पनि कविता लेख्न सुरु गरेकी थिएँ र पहिलोपटक यहाँबाट गइसकेपछि जुन सोभियोको कार्यक्रम थियो त्यसमा चाहिँ कविता वाचन गरेँ र यसबाट चाहिँ मेरा जुन साहित्यिक यात्राहरू सुरु भए तर त्यो साहित्यमा मैले त्यति ठुलो प्रगति गर्न सकेको छैन विभिन्न साहित्यिक व्यक्तित्वहरूलाई चिन्छु र साहित्यिक व्यक्तित्वका साहित्यिक कृतिहरूलाई पढ्ने र तिनीहरूलाई विश्लेषण गर्ने काम गरेकी छु तर आफूले चाहिँ त्यति धेरै साहित्यिक कृतिहरू सिर्जना गर्न सकेको छैन अहिलेसम्म अवश्य पनि मैले यहाँले अध्यापन गराइराखेको सन्दर्भमा त्यो सन्दर्भलाई जोड्न गइराखेको छु जस्तो तपाईँले साहित्य जुन लेखेको छैन भन्नुभयो यस प्रसङ्गलाई पनि हामी तपाईँका केही रचनाहरू सुन्नेछौँ श्रोताहरूलाई सुनाउनेछौँ जस्तो तपाईँले औपचारिक अध्ययन कहिलेदेखि सुरु गर्नुभयो मेरो औपचारिक अध्ययन जुन स्कुल लेभलमा त साहित्यिक विधा भनेर छुट्टै पढ्ने गरिँदैन त्यो बेला नेपाली भाषासँगै साहित्य साहित्यिक रचनाहरू पनि पढ्ने गरिन्छ अध्ययन गर्ने गरिन्छ जस जसले गर्दा एकातिर व्याकरणले भाषालाई शुद्धसँग बोल्न सिकाएको हुन्छ भने अर्कोतिर ती साहित्यिक विधाहरूले आचरण निर्माण गर्न नैतिकवान बन्न चरित्रवान बन्न बन्नको लागि विभिन्न आदर्शका कुराहरू सिकाएको हुन्छ र त्यसपछि गएर आइए आइए बढ्दै मैले साहित्यिक नेपाली लिएर अध्ययन कति सालमा पढ्नुभयो जस्तो तपाईँले आइए पढ् पढ्नुभयो त्यसै गरी नेपाली विषयमा नै तपाईँले अध्ययन गर्दै गर्दा ठ्याक्कै वर्ष भन्नुपर्दा कहिले गर्नुभयो मेरो अध्ययन त्यसरी जानु सकेन अब जुन हाम्रो समय थियो अलिक पुरानो खालको समय थियो त्यति बेला मैले एसएलसी गरेँ एसएलसी गरेपछि आइए पढेँ जति बेला साहित्यिक नेपाली पनि म लिएर पढ्न सुरु गरेँ त्यति बेला साहित्यिक नेपाली के हो भन्ने कुरा मैले स्पष्टसँग बुझेको थिएन र नेपाली पढ्ने नै नजानेको मान्छेले पढ्ने जस्तो थियो र त्यो म्याथ र नेपाली लिएर म सुरु गरेको थिएँ त्यस्तो थियो र अहिले पनि साहित्य पढेको भनेर साहित्य भन्दैनन् के नेपाली पढेको भन्छन् नेपाली त जसले पनि पढ्न सक्छन् भन्ने खालको कन्सेप्ट अहिले समाजमा छ हो त्यस्तो खालको स्थिति अहिले पनि समाजमा छ तर मैले साहित्य भनेको यस्तो गहन र यति जुन गहिराइसम्मको कुरा रहेछ भन्ने कुरालाई डिग्रीसम्म पुगेपछि बल्ल महसुस गरेँ अवश्य पनि आफ्नो साहित्यिक यात्राको बारेमा बताउनु भएको छ हामी तपाईँका साहित्यिक रचना पनि सुन्नेछौँ त्योभन्दा अगाडि जस्तो तपाईँले साहित्य क्षेत्रमा यति बेला साहित्य विषय अध्ययन गरिरहँदा पछिल्लो समयमा आम विद्यार्थीहरूको साहित्यप्रतिको दृष्टिकोण कस्तो पाउनु भएको छ पहिले भन्दा साहित्यप्रति अहिलेको विद्यार्थीहरू उत्सुक छन् साहित्य पढेपछि हरेक कुराहरू एकातिर त रोजगार पनि प्राप्त गर्न सकिन्छ रोजगार यदि प्राप्त गर्नै नसके पनि भोलि नाम कमाउनको लागि पनि यी साहित्यिक सिद्धान्त सिद्धान्तहरू सिक्यौँ भने हामी साहित्यिक व्यक्तित्व बन्न सक्छौँ भनेर अहिलेको विद्यार्थीहरू पहिलेभन्दा धेरै उत्सुक भइ भइरहेका छन् र पहिलेको भन्दा अहिले साहित्यिक नेपाली अथवा साहित्य भन्ने बित्तिकै अङ्ग्रेजी पनि बुझिन्छ र नेपाली पनि बुझिन्छ यी दुवै विषयहरू चाहिँ गहन विषय हुन् भन्ने खालको कन्सेप्ट अहिलेको विद्यार्थीमा आइसकेको छ अवश्य पनि पछिल्लो समयमा साहित्यप्रति आम प्रष्टाहरूको विचार फेरिएको छ त्यो खालको दृष्टिकोण फेरिएको छ र त्यो दृष्टिकोण फेरिने क्रममा आम प्रष्टाहरूले आफ्ना साहित्यिक कलमहरूलाई अगाडि पनि बढाउनु भएको छ र त्यो बढाउँदै गर्दा तपाईँले पाउनुभएको पछिल्लो समयमा साहित्यिक स्रष्टाहरूको विशेष गरेर कुन क्षेत्रमा आफ्ना कलमहरू चलाए जस्तो मान्नुहुन्छ अहिले साहित्यका धेरै विधाहरूमा कलम चलिराखेको छ कथा उपन्यास निबन्ध कविता यी विधाहरू अगाडि बढिराखेका छन् कवितामा पनि गद्य विधालाई अझै बढी महत्त्वका साथ अगाडि बढाउने काम भइरहेको छ र हरेक किसिमका साहित्यिक सिद्धान्त र प्रवृत्तिहरूलाई लिएर कृतिहरू लेख्ने काम अगाडि बढिरहेको छ र अझै स्रष्टाहरूले यो परम्परालाई अगाडि बढ लैजाँदै जाने छन् हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ तपाईँ कार्यक्रम साहित्यिक यात्रा सुनिराख्नु भएको छ आजको कार्यक्रममा हामी तपाईँका प्रत्यक्ष टेलिफोनहरू लिन सक्दैनौँ किनकि आजको कार्यक्रममा हामीले साहित्यिक व्यक्तित्व आदरणीय गुरु प्राध्यापक पारिनी बहुमुखी क्याम्पस अर्घाखाँचीमा अध्यापन गराउँदै आउनुभएकी आदरणीय गुरु मन्जु घिमिरेसँगको साहित्यिक भलाको साइडलाई जोडिराखेका छौँ अबको क्रममा हामी एउटा साहित्यिक रचना सुन्नेछौँ सुरु गर्न सक्नुहुन्छ तपाईँको कुनै रचना यो मैले एउटा साहित्यिक रचना लेखेको छु हाम्रो समाज पितृसत्तात्मक संरचना भएको नेपाली समाज छ र यो नेपाली समाजमा जति नै परिवर्तन भयो भने पनि त्यो खालको परिवर्तन हुन नसकेको अवस्थामा एउटा छोरी भन्ने कविता लेखेको छु यो कविता सुनेर मनोरञ्जन मानवताको स्वरूपमा छोरी बनाइ जन्माइदियौ इच्छा चाहना नबुझिनै डोली सजाय अन्माइदियौ इच्छा सा चाहना नबुझिनै डोली सजाय अन्माइदियौ एउटा फुल फुलबारीको भमराको साथ लायो भार सहन गाह्रो भयो जिन्दगी नै लात लायौ भार सहन गाह्रो भयो जिन्दगी नै लात लायौ सपना सारा जीवनको पाखा लागि डुल्न लाग्यो आकाङ्क्षा र लक्ष्य मेरो सागरमै भुल्न लाग्यो आकाङ्क्षा र लक्ष्य मेरो सागरमै भुल्न लाग्यो आकाश छुने रहर मेरो चौघेरामा अल्मलायो दासत्वको साङ्लो बाँधी एउटा कोठा झल्म झल्मलायो दासत्वको साङ्लो बाँधी एउटा कोठा झल्म झल्मलायो विवशता भयो मेरो दासत्वमा बाँच्नुपर्ने एउटा रफ्तार बन्न गयो आँखाबाट बिन्दु झार्ने एउटा रफ्तार बन्न गयो आँखाबाट बिन्दु झार्ने मेरो खुसी जीवन मेरो खुसी बन्न गयो पराईलाई खुसी राख्ने जीवनको मझेरीमा दुःख पिरको फल चाख्ने जीवनको मझेरीमा दुःख पिरको फल चाख्ने एउटा खुसी जीवन नै पराईलाई सुम्पिदिएँ पीडाभरि सम्हालेर आफैभित्र गुम्सी लिएँ पीडाभरि सम्हालेर आफैभित्र गुम्सी लिएँ एउटा सानो चौघेरालाई सजाएर हेरिरहन्छु जीवनको अर्थ सारा त्यसिरहन्छु जीवनको अर्थ सारा त्यसैभित्र खोजिरहन्छु सुन चाँदी झलमल्ल शरीरमा अल्झाएर अबोध बच्चा जस्तै हाँस्छु घाउ सारा बल्झाएर अबोध बच्चा जस्तै हाँस्छु घाउ सारा बल्झाएर मानवताको स्वरूपमा छोरी बनाई जन्माइदियो इच्छा चाहना नबुझी नै डोली सजाय अन्माइदियो एउटा नारीलाई जति बेला आफ्ना माइती पक्षले दोस्रो परिवारमा पठाइदिन्छन् त्यही समस्यालाई अथवा भनौँ त्यही सामाजिक प्रचलनलाई चाहिँ समावेश गरेर एउटा कविता सुनाउनु भएको छ जस्तो तपाईँले यो रचना लेखिरहँदा तपाईँले कस्तो अवस्थामा यो रचना गर्नुभयो यो रचना गर्नुको पछाडि अब यो समाजमा हामी पनि पुरुष समानै भएर बस्नुपर्छ भनेर भन्छौँ तर त्यो सामाजिक संरचना नभइदिँदा कता कता मेरो मनमा त्यो खालको मनोविकृति पैदा भयो अनि मैले चाहिँ यो कविता लेख्न पुगेँ सामाजिक प्रचलनले गर्दा यो कविता लेख्नु सामाजिक प्रथाहरूले गर्दा यो कविता लेख्नुभयो अथवा भनौँ सामाजिक त्यो खालको महिलाप्रति हेरिने दृष्टिकोणकै कारणले चाहिँ यो कविता लेख्नुभयो जस्तो हामीले भनिराखेका छौँ जस्तो कि साहित्यलाई ठ्याक्कै भन्दा के के कुराहरूले प्रभाव पार्छ जस्तो लाग्दछ यहाँलाई साहित्यलाई प्रभाव पार्ने तत्त्व त मेन रूपमा समाज नै हो सामाजिक संरचना कस्तो छ त्यही अनुसार नै साहित्य लेखिन्छ हामीले बुझेकै छौँ इतिहास जुन साहित्यको इतिहास हामी हामीले पनि पढिसकेका छौँ त्यो कारणले गर्दा जुन प्राथमिक काल कालीन साहित्य पढ्यौँ जुन बेला जुन नेपाल एकीकरण अभियान चलिरहेको थियो त्यति बेला चाहिँ वीरधारामा आधारित भएर कविताहरू लेखिए अनि अठार सय बहत्तर सालमा गएर सुगौली सन्धि भइदियो सुगौली सन्धिले गर्दा जुन वीर नेपालीको जुन हृदयमा चोट पुग्यो उनीहरूको वीरतामा आँच आयो उनीहरूको स्वाभिमानमा आँच आयो अनि गएर भक्तिधारातिर गइदियो जुन अब त्यो समस्याको बेला पर्न गयो अनि बिस्तारै बिस्तारै गएर साहित्यले मोड फेर्दै गएर जसरी सामाजिक राजनीतिक गतिविधिहरू बदलिँदै जान्छन् त्यही किसिमले साहित्यिक रचनाहरू पनि फेरिसकेको छ र पछि गएर जब जुन राजनीतिक रूपमा विषय देखा पर्न थाले राणाकालीन शासन आयो राणा बनेको एक किसिमले दोस्रो दर्जाको नागरिक सर व्यवहार गरिन्थ्यो त्यति बेला बेलाको समयमा जुन राणाहरू चाहिँ मनोरञ्जन गर्ने र दरबारमा बस्ने गर्थे उनीहरूलाई खुसी पार्नको लागि साहित्य लेखिन्थ्यो त्यो कारणले गर्दा साहित्यमा शृङ्गारिक धारा मौलाउनु पुग्यो र पछि गएर फेरि शृङ्गारिक धाराले पनि अश्लीलता अथवा त्यो चरम सीमा पार गर्यो जुन सुक्ति सिन्धुमा आइपुग्दा अनि सुक्ति सिन्धुको प्रकाशन पछि फेरि नेपाली साहित्यले अथवा कविताले मोड फोर्यो फेऱ्यो र फेरि अर्को परिष्कारवादी धारातर्फ लाग्यो जुन आध्यात्मिक चेतनालाई जगाउनको लागि कविहरूले कलम चलाउन थाले भने यता कथा साहित्य र उपन्यास साहित्यतिर गएर पनि जुन आदर्शका पाठहरू सिकाउनको लागि आदर्श बुहारी निर्माण गर्ने अनि आदर्श छोरी निर्माण गर्ने जसबाट चाहिँ आदर्श परिवार हुँदै आदर्श समाज निर्माण गर्नुपर्छ भनेर त्यतातिर लाग्यो अनि पछि पछि हुँदै हुँदै जाँदा जुन राजनीतिक परिवर्तन हुँदै गयो जनताहरूमा चेतना आउँदै गयो अर्कोतिर महिलाहरू पनि दोस्रो दर्जाको नागरिक सर व्यवहार भएको जुन शिक्षाको उज्यालो सँगसँगै आफूहरूले पनि आत्मबोध गर्न सके जुन आफूलाई पहिचान गर्न सिक्न थाले अनि गएर उनीहरूले पनि आफ्नो लागि अधिकारका कुराहरू उठाउन थाले जो जसको जुन स्वरूप चाहिँ प्रगतिवादी साहित्यको सिर्जना हुन गयो अर्कोतिर नारीवादी साहित्य पनि सिर्जना हुँदै गइरहेको छ यसको मतलब जस्तो हामीले सुनिसक्यौँ जस्तो दुई हजार सात सालमा सोही समयमा अथवा भनौँ त्यो समयमा तत्कालीन सामाजिक परिवेशको राजनैतिक परिवेशको प्रभावमा साहित्य रचिए अनि अहिलेको समयमा चाहिँ सोही खालका रचनाहरू भएका छन् यसको मतलब साहित्य र समाज चाहिँ एक आपसका परिपूरक हुन् हो समाज र साहित्य एक आपसका परिपूरक हुन् र यिनी एक बिना अर्को चल्न सक्दैन सक्दैन साहित्य र जुन समाज हो यिनी चाहिँ एक आपसमा सापेक्ष सापेक्षतामा नै अगाडि बढ्छन् यिनी निरपेक्ष कुराहरू होइनन् झन् समाज जस्तो चल्छ त्यही किसिमले साहित्य लेखिन्छ साहित्य समाजको लागि अनि समाज चाहिँ साहित्य अवश्य पनि साहित्य समाजको सम्वाहक हो साहित्य समाजको दर्पण हो पनि भन्ने गरिन्छ साहित्यप्रति अनेकन दृष्टिकोणहरू पनि पाइन्छ मैले यहाँलाई अझ जोड्न चाहेँ जस्तो तपाईँले साहित्य विषय अध्ययन गराइरहँदा पछिल्लो समयमा जुन विद्यार्थीहरू हुनुहुन्छ उहाँहरूले साहित्यलाई कसरी हेर्नु भएको छ जस्तो जीवनका रूपमा हेर्नुभएको छ या त जिउनको लागि हेर्नु भएको छ कि जीवनका लागि हेर्नु भएको छ जस्तो लाग्छ अब यो अध्यापन गर्ने क्रममा सबै राम्रै त बन्दैनन् सबैले साहित्यलाई बुझेर अध्ययन गरिरहेको छैनन् अब एसएलसी पास गरिसकेपछि कता जाने भने भनिसकेपछि यो यो विषय लिने भनेर कोही लिनेछन् भने कसैले चाहिँ साहित्यमा दक्षता हासिल गर्नुपर्छ भनेर बुझेर लाग्नेछन् जसमा पनि साहित्यलाई राम्रोसँग बुझेर अध्ययन गर्ने विद्यार्थीहरू कम छन् जस्तो लाग्छ मलाई अवश्य पनि हामीले त्यसको बारेमा पनि छलफल गऱ्यौँ जस्तो यहाँले पहिले उल्लेख गर्नुभयो जस्तो साहित्यमा कुनै समयमा नेपालीहरूको त्यो मनस्पटलमा चाहिँ आँच आउन पुग्यो त्यतिखेर वीरधाराका साहित्यहरू रचना भए नेपालीहरूलाई दुःख पर्दा नेपालीहरूलाई त्यो खालको उत्साह जगाउने खालका साहित्यिक रचनाहरू पैदा भए अब कस्तो हुन्छ जस्तो लाग्छ यहाँलाई अब यो साहित्य पनि जुन राजनीतिले समाजलाई असर गरेको हुन्छ र समाजले चाहिँ साहित्यलाई प्रभाव पार्छ अब राजनीतिक गतिविधि भनेको अहिलेको चाहिँ अस्तव्यस्त छ विसङ्गत किसिमबाट अगाडि बढिरहेको छ र जुन किसिमले जनताहरूले सोचेका छन् त्यो खालको सोचाइ अनुरूप अगाडि बढेको छैन जसको प्रभाव चाहिँ जनतामा परेको छ र अथवा समाजमा परेको छ र त्यो कारणले गर्दा अहिलेको साहित्य न त प्रगतिवादतर्फ पनि त्यसरी जान सक्छ भनौँ न अब जुन प्राप्त गर्नुपर्ने चिज चिज हो लोकतन्त्र त प्राप्त भइसक्यो भन्ने भयो अनि अर्कोतिर राजा राजतन्त्र थियो निरङ्कुश अब चाहिँ कसको लागि आन्दोलन गर्ने के को लागि गर्ने भनेर यसर्थ अवश्य पनि साहित्य वास्तवमा भन्नुपर्दा हामीले सहजै अनुमान गर्न सक्ने स्थिति चाहिँ छैन छैन छैन जसको परिणामस्वरूप अहिलेको साहित्य चाहिँ विसङ्गतिवादी अस्तित्ववादी तर्फ लाग्ने जस्तो स्थिति देखिन्छ जुन चाहिँ दोस्रो विश्वयुद्धको कारणले भएको थियो अहिलेको नेपालीको स्थितिमा पनि त्यस्तै छ न त संविधान बनेको अवस्था छ साहित्य पनि प्राय गरेर विसङ्गतिवादी नै लेखि लेखिने जस्तो अवस्था देख्छु अवश्य पनि हामी तपाईँको विचार पनि बुझिराखेका छौँ आदरणीय श्रोताहरू तपाईँ यति बेला सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्ज सुनिराख्नु भएको छ हामी कार्यक्रम साहित्यिक यात्राको यो रात्रिकालीन बसाइमा तपाईँका तिनै साहित्यिक रचनाहरू समावेश गर्ने गर्थ्यौँ तपाईँका तिनै साहित्यिक रचनाहरू सुन्ने गर्थ्यौँ अनि तपाईँले नै पठाउनुभएका साहित्यिक बानकीहरू उठान पनि गर्ने गर्दछौँ तर आजको बसाइमा हामी तपाईँका प्रत्यक्ष टेलिफोनहरू लिन सक्दैनौँ र तपाईँका साहित्यिक रचनाहरू पनि उठान गरिराखेका छैनौँ र आजको बसाइमा हामी गर्नेछनौँ त्यसको लागि हामी क्षमा प्रार्थी छौँ र हामी तपाईँका साहित्यिक रचनाहरूलाई अर्को हप्ता उठान गर्नेछौँ सँगसँगै तपाईँका तिनै साहित्यिक रचनाहरू टेलिफोन मार्फत पनि अर्को हप्ता नै सुन्नेछौँ हामी यो बसाइलाई अझ अगाडि बढाउन चाहन्छौँ जस्तो हामीले साहित्यको विषयमा विश्लेषण गरिरहँदा पछिल्लो समयमा जस्तो हाम्रो जुन खालको सामाजिक परिवेश छ यो सामाजिक परिवेशमा साहित्यप्रतिको रुचि कस्तो छ अब यो साहित्य पनि जुन समयअनुसार परिवर्तनशील छ अब पहिलेको जस्तो अवस्था छैन सञ्चारको विकास भइराखेको छ कम्प्युटरको विकास भएको छ इन्टरनेटको विकास भएको छ जसको कारणले गर्दा अहिलेको नयाँ पुस्ताहरूले कवितालाई लिएर पढ्न चाहिँ जाति मान्न अथवा र मनोरञ्जन लिन छोडिसक्यो त्यो कारणले गर्दा इन्टरनेटको माध्यमबाट साहित्य अध्ययन गर्न चाहन्छन् र जुन साहित्यले पनि त्यो खालको त्यो खालले परिवर्तन गरेर जानुपर्ने जस्तो आवश्यक छ र पुरानै किसिमबाट साहित्यलाई यदि अगाडि बढाउँदै गइयो भने जुन समयको माग सँगसँगै साहित्य अगाडि बढ्न सक्दैन यसको मतलब मैले तपाईँको आशयबाट बुझेको हिजो साहित्यिक पुस्तकहरू प्रकाशन हुन्थ्यो अब त्यसलाई इमेल इन्टरनेटमा वेबसाइटमा राख्नु पर्यो हो अब त्यसरी जानु पर्ने अवस्था देखिन्छ नत्र मान्छेहरूमा किताब पढ्ने भन्ने त्यो हराएको कारणले कता कता साहित्य पनि हराउँछ कि भन्ने एक किसिमको आशंका र एक किसिमको डर छ तर पनि हामीले सक्दो कोसिस गर्नुपर्छ विभिन्न सङ्घ संस्थाहरू र विभिन्न सङ्गठनहरू साहित्यिक सङ्गठनहरू खोलेर साहित्यको उत्थान र विकासमा अगाडि बढ्नुपर्ने आवश्यकता छ अन्यथा यो नयाँ प्रविधिको युगले साहित्यलाई प्रभाव नपार्ला भन्न सकिँदैन समाजमा जे जस्ता खालका गतिविधिहरू भएका छन् त्यही गतिविधि अनुसार चाहिँ साहित्य अगाडि बढ्दछ र त्यसको प्रभाव पनि साहित्यमा पर्दछ हामी साहित्यिक यात्रामा अर्को रचना पनि सुन्नेछौँ यहाँको साहित्यिक रचना सुरु गर्न सक्नुहुन्छ यो रचना मैले जुन बाल दिवसको अवसरमा लेखेँ जताततै बाल दिवस मनाइरहने क्रममा त्यो बाल दिवस पनि केवल धनीहरूको लागि मात्र हुँदो रहेछ गरिबहरूको लागि त्यो बाल दिवसको कुनै अर्थ छैन र बाल दिवस आज हो कि होइन भन्ने कुरा पनि थाहा छैन र फेरि अर्को विभिन्न जुन राष्ट्रमा हुने राजनीतिक युद्धहरूको कारणले पनि साना बच्चाहरूको जुन अधिकारमा धेरै जुन अप्ठ्यारो आइपरेको र उनीहरूका जुन आधारभूत आवश्यकताहरू गाँस बाँस कपास शिक्षा स्वास्थ्य जस्ता कुराहरूमा प्रत्यक्ष असर परिराखेको र यिनी यिनी चिजहरूबाट अब जुन बच्चाहरू चाहिँ टाढा रहनु परेको अवस्थालाई यस कवितामा मैले उठान गरेकी छु सुरु गर्न सक्नुहुन्छ तपाईँको कवितालाई आज बाल अधिकार कानुनी दस्तावेजमा मात्र सीमित भयो युद्धका कारण उनीहरूको खानाको अभावमा छटपटिएर ज्यान गयो युद्धका कारण उनीहरूको खानाको अभावमा छटपटिएर ज्यान गयो आत्मनिर्णयको अधिकार सबैलाई हुँदा हुँदै पनि काले र गोरेले डाक्टर बन्ने निर्णय गर्न सकेनन् आज बाल अधिकार कानुनी दस्तावेजमा मात्र सीमित भयो युद्धका कारण उनीहरूको बासको अभावमा हिउँ र असिनाले थिचेर ज्यान गयो युद्धका कारण उनीहरूको बासको अभावमा हिउँ र असिनाले थिचेर ज्यान गयो बाल दिवस मनाउने अधिकार सबैलाई हुँदा हुँदै पनि बाल दिवस मन मनाउने अधिकार सबैलाई हुँदा हुँदै पनि बेली र चमेली आफूलाई तेस्रो हरियालीमा जोड्न सकेनन् स्वतन्त्र घुम्ने अधिकार हुँदाहुँदै पनि साहुको फलामे पिन्जडा तोड्न सकेनन् साहुको फलामे पिन्जडा तोड्न सकेनन् आज बाल अधिकार कानुनी दस्तावेजमा मात्र सीमित भयो युद्धका कारण उनीहरूको लत्ता कपडाको अभावमा चिसो सिरेटोले छटपटिएर ज्यान गयो युद्धका कारण उनीहरूको लत्ता कपडाको अभावमा चिसो सिरेटोले छटपटिएर ज्यान गयो बाँच्न पाउने अधिकार सबैलाई हुँदाहुँदै भने स्कुलले नानीहरूका अमूल्य ज्यान जोगिनै सकेनन् उनीहरूको अधिकारात्म सुरक्षा तर एम्बुस र बमका कारण ती जीवन भोगिनै सकेनन् आज बाल अधिकार कानुनी दस्तावेजमा मात्र सीमित भयो युद्धका कारण उनीहरूको अस्त्र शस्त्रको चपेटामा परि गयो युद्धका कारण उनीहरूको अस्त्र शस्त्रको चपेटामा परि गयो शिक्षा प्राप्त गर्ने अधिकार सबैलाई हुँदाहुँदै पनि शिक्षा प्राप्त गर्ने अधिकार सबैलाई हुँदाहुँदै पनि कन्टेनर खोताली जीव पाल्नेहरू साक्षर बन्न सकेनन् शारीरिक र मानसिक विकास गर्न पाउने उनीहरूको अधिकार राज्यले उनीहरूलाई बाल तथ्याङ्कमा समेत गर्न सकेन राज्यले उनीहरूलाई बाल तथ्याङ्कमा समेत गर्न सकेन आज बाल अधिकार कानुनी दस्तावेजमा मात्र सीमित भयो युद्धका कारण उनीहरूको खतरा शब्द पढ्न नसकी ज्यान गयो युद्धका कारण उनीहरूको खतरा शब्द पढ्न नसकी ज्यान गयो स्वस्थ बन्न पाउने अधिकार सबैलाई हुँदाहुँदै अनाथ बच्चाहरूले पोषण र औषधिको अर्थ जान्नै सकेनन् आज बाल अधिकार कानुनी दस्तावेजमा मात्र सीमित भयो युद्धका कारण उनीहरूको अस्पताल पुग्न नसकी ज्यान गयो युद्धका कारण उनीहरूको अस्पताल पुग्न नसकी ज्यान गयो हो पहुँचवालाको हातमा छ बाल दिवस हो पहुँचवालाको हातमा छ बाल दिवस हुने खाने सम्भ्रान्तको साथमा छ बाल दिवस होप पहुचवालाको हातमा छ बाल दिवस जब बेली चमेलीलाई केही पत्तो छैन यसको जब बेली चमेलीलाई केही पत्तो छैन यसको बोलबालाहरूको केवल माथमा छ बाल दिवस हो पहुँचवालाको हातमा छ बाल दिवस हुने खाने सम्भ्रान्तको साथमा छ बाल दिवस हामीले बाल दिवस भनेर मनाइरहन्छौँ र विद्यार्थीका अधिकारहरूको पनि कुरा गरिराखेका हुन्छौँ तर हामीले विद्यार्थीका अथवा भनौँ बालबालिकाका अधिकारहरूलाई चाहिँ सुनिश्चित गर्न सकिराखेका छैनौँ तपाईँले यही भाव समावेश गर्नुभएको छ जस्तो हामीले बाल दिवस मनाइरहँदा म अलिकति साहित्यिक प्रसङ्गबाट केही माथि उठ्न चाहे जस्तो बालबालिकाहरूलाई जुन खालका पछाडि परेका बालबालिकाहरू हुनुहुन्छ यद्यपि छन् हाम्रो समाजमा पनि ती बालबालिकाहरूलाई हामीले केवल दिवस मनाइरहँदा तिनीहरूका वास्तविक आवश्यकताहरू के हुन् र ती बालबालिकाहरूलाई ती बालबालिकाहरूले विद्यालय पढ्न पाएका छन् कि छैनन् उनीहरूले उचित खालको घाँस बास अनि लालन पालन पाएका छन् कि छैनन् तपाईँले यही भावमा कविता रचना गर्नुभएको छ जस्तो यो कविता रचना कस्तो अवस्थामा गर्नुभयो त्यो समय पनि बताइदिनुहोस् यही हो समाज र साहित्य भनेको एक आपसमा सँगसँगै हिँड्ने जुन विधाहरू हुन् जुन बाल दिवस आएको थियो त्यो बाल दिवसको बेला म चाहिँ त्यो कन्टेनर खोत खोतलेर बस्ने बसि बसिरहेको बच्चाहरूलाई देखेँ अनि देखिसकेपछि मेरो मनमा कता कता साहित्य सिर्जना गरिहालौँ यसको कारणले अनि जिन्दाबाद भन्दै हिँडेका छन् बाल दिवस मनाऊ भनेका छन् तर पनि यी बच्चाहरूलाई कसले हेर्नु भन्ने भाव आयो अनि मबाट यो कविता कविता रचना गर्नुभयो जस्तो मैले तपाईँले साहित्य क्षेत्रमा लागिरहँदा कुन कुन विधामा आफ्ना साहित्यिक कलमहरू चलाउनु भएको छ मैले अहिलेसम्म खासै प्रकाशनमा ल्याएको त केही कृतिहरू छन् एउटा संस्मरणात्मक लेख लेखेँ जुन चाहिँ जुन युद्धको बेला मारिएका आफन्तहरूलाई लिएर लेखेकी छु जुन आफ्नो दिदी र दाई मारिनु भएको थियो जनयुद्धको बेला त्यति बेलासम्म म जुन लास नै देख्न नपाउँदा दाईको पनि म लास देख्न पाइनँ अनि दिदीको पनि देख्न पाइनँ दाईलाई त मार्यो भनेर म विश्वास गर्न सकेँ अनि पछि दिदीलाई पनि मारिदियो भनेर सुनिसकेपछि त्यो हुनै सक्दैन त्यो कुरालाई म एक्सेप्ट गर्न सकिनँ अनि एक्सेप्ट गर्न नसकिसकेपछि मैले धेरै पछिसम्म पर्खिराखेँ त्यो चाहिँ मेरो आफ्नै भित्रको भाव थियो तर जब शान्ति प्रक्रिया पनि सिद्धियो सब कुराहरू सिद्धिसकेपछि पनि दिदी चाहिँ फर्केर घरमा आउनु भएन अनि नआइसकेपछि पर्खाइ भनेर मैले एउटा जुन संस्मरणात्मक लेख लेखेँ जुन चाहिँ प्रकाशित भएको थियो भइसक्यो नौलो किरण पत्रिकामा प्रकाशित भएको थियो जुन संस्मरणात्मक लेखहरू पढिसकेपछि धेरैले भन्नुभयो हाम्रो त आँखाबाट आँसु आयो भन्नुभयो तर त्यो वास्तविक घटनासँगै सम्बन्धित थियो त्यो पर्खाइ चाहिँ व्यर्थ गयो भन्ने कुरालाई लिएर लेखेँ अनि पछि गएर मैले एउटा त्यस्तो कविता लेखेँ जुन पनि प्रकाशित भइसकेको छ जुन कविता छ छोरी शीर्षकमै हो त्यो छोरी शीर्षकमा महिलावादी नारीवादी नारीवादी रचना लेखेँ मैले त्यो रचनामा जसरी आमाले चाहिँ समाजमा जुन शिक्षाको उज्यालो नपाउनुको कारणले भित्रभित्रै पिल्सिएर पनि समाजलाई परिवर्तन गर्न नसकेपछि एउटा छोरी जन्मिसकेपछि साह्रै खुसी भएर त्यो छोरीलाई हुर्काउने बढाउने जुन अब मैले गर्न नसकेका कुराहरू पनि यसले गर्छ भनेर प्रसव पीडा समेत बिर्सेर सबै कुरा बिर्सेर उहाँलाई त्यो छोरीलाई हुर्काउँदै जाँदा जुन सपनाहरू बुन्दै जा गएको जुन घटना अनि अन्तिममा गएर सोह्र वर्ष पुगिसकेपछि अनि छोरीले आमाको सपनालाई चकनाचुर पारेको जुन घटनासँग सम्बन्धित गराएर लेखेको थिएँ जुन चाहिँ एउटा जुन आख्यानात्मक शैलीबाट नै अगाडि बढेको थियो तर त्यो कविता प्रकाशित गर्ने क्रममा आधा चाहिँ प्रकाशित भएछ त्यो आधा ल्याउन मलाई आज अलिक अप्ठ्यारो लाग्यो त्यो पहिले लेखेको डायरी चाहिँ भेटिनँ त्यो कविता साह्रै भएको तपाईँले त्यो सपना चकनाचुर भयो भन्नुभएको छ एउटा त्यसैमा म केन्द्रित हुन चाहेँ जस्तो कस्तो अवस्थामा जस्तो त्यो जब छोरी सोह्र वर्ष पुगिसकेको कथा पनि जोड्नुभयो जस्तो त्यसमा तपाईँले के कारणले चकनाचुर भएको परिस्थितिलाई चाहिँ देखाउनु भएको छ मैले त्यो देख्दा जसरी अभावग्रस्त हुन्छ मान्छे त्यति बेला समस्याहरूलाई महसुस गरेको हुन्छ अनि आमा चाहिँ अभावग्रस्त भयो अनि त्यो अनुसार छोरीलाई सकेसम्म ती अभावहरू नदिई पढाउँदै लग्ने क्रममा अनि पढाउँदै लगिसकेपछि छोरी चाहिँ पछि जुन नेपाललाई छोडेर विदेशमा गएर जुन विदेशमै रमाउन थालिसकेपछि आफ्ना सबै अधिकारहरू पनि सिद्धिसकेको अवस्थालाई लिएर मैले त्यो कविता लेखेको थिएँ अवश्य पनि साहित्यलाई समाजले प्रभाव पार्दछ र समाजलाई पनि साहित्यले प्रभाव पार्दछ हामीले यी कुराहरू जोडिराखेका छौँ हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ हामी कार्यक्रम साहित्यिक यात्राको आजको बसाइमा साहित्यिक भलाकुसारी गरिराखेका छौँ साहित्यिक बसाइलाई जोडिराखेका छौँ जस्तो साहित्यमा हामीले कलम चलाइरहँदा जस्तो ठ्याक्कै भन्नुपर्दा एउटा भोको पेटले आदर्श बोक्दैन भन्ने त्यो खालको प्रचलन पनि छ अथवा भनौँ त्यो खालको भनाइ पनि छ तपाईँ के भन्नुहुन्छ जस्तै एउटा कुनै पनि व्यक्तिले आफू त्यो खालको समस्याबाट च्यापिएको छ अथवा भनौँ थिचिएको छ भने त्यसले त्यो समस्याबाट माथि उठेको रचना लेख्न सक्छ कि सक्दैन के भन्नुहुन्छ यो भोकको पेटले आदर्श बोक्दैन आदर्श यथार्थवादी लेख्नु पर्यो भने त्यो अवस्थामा सामान्य खालको परिवारबाट हुन सक्दैन तर पनि प्रगतिवादी साहित्यहरू र आलोचनात्मक यथार्थवादी साहित्यको लागि भोको पेट नै आवश्यक हुन्छ जब भोको पेट हुन्छ त्यहाँनिर त्यो भोको पेटमा भइसकेपछि त्यो भोको पेट भएको मान्छेको मनले के के कुराहरू सोच्न सक्छ त्यसमा कस्तो खालको मनोविकृतिहरू आइदिन्छ तिनी कुराहरूलाई महसुस गरिसकेपछि उसले साहित्य सिर्जना गर्छ जहाँ समस्या हुन्छ समस्याले नै साहित्यलाई निम्त्याउने काम गर्छ त्यो समस्याबाट माथि उठ्नको लागि भनौँ अथवा त्यो समस्या समाधान गर्नको लागि पनि साहित्य लेखिन्छ लेखिन्छ हामी कार्यक्रम साहित्यिक यात्रामा साहित्यिक भलाकुसारी जोडिराखेका छौँ साहित्यिक भलाकुसारी जोड्ने क्रममा हामी तपाईँका साहित्यिक रचनाहरूलाई आजको बसाइमा समावेश गर्न सक्दैनौँ यो हामी जानकारी गराइराखेका छौँ जस्तो म पुनः यही प्रश्न जोडाउन चाहे साहित्य कसरी अगाडि बढ्छ जस्तो लाग्दछ यहाँलाई साहित्य अगाडि बढ्ने क्रममा एकातिर त अब जस्तै समाज अनुसार साहित्य जाने भयो र अर्कोतर्फ हामी जुन साहित्य पढ्नेहरू छौँ साहित्यका अनुरागीहरू छौँ साहित्यप्रति जसले रुचि राख्छौँ त्यसलाई चाहिँ अगाडि बढाउनको लागि विभिन्न हामीले हामीहरूले संस्थागत रूपमा साङ्गठनिक रूपमा काम गर्दै अगाडि बढाउन सक्नु बढाउन सक्छौँ जस्तो लाग्छ अवश्य पनि साहित्यको समग्र विकासका लागि हामीले सामूहिक रूपमा पनि अगाडि बढ्नु पर्दछ भनेर भन्नुभएको छ हामी साहित्य सँगसँगै अब भाषाको पक्षमा पनि जोडिन चाहन्छौँ जस्तो हिजो जति बेला तपाईँले आफ्नो त्यो खालको औपचारिक अध्ययन सुरु गर्नुभएको थियो र आज अध्यापन गराउँदै हुनुहुन्छ हिजो त्यो समयमा प्रयोग गरिने साहित्य त्यो समयका साहित्यमा प्रयोग गरिने साहित्यिक भाषा अथवा भनौँ साहित्यमा प्रयोग गरिने भाषा र अहिले जो चाहिँ वर्तमानमा प्रयोग गरिने साहित्यिक भाषामा के फरक पाउनुहुन्छ अब यो साहित्य पनि जुन भाषा भनेको परिवर्तनशील छ समयअनुसार भाषा परिवर्तन हुन्छ र ठाउँअनुसार पनि परिवर्तनशील छ जस्तै पूर्व मेचीमा बोलिने नेपाली भाषा र पश्चिममा कालिम्पोङमा बोलिने नेपाली भाषा फरक फरक छ र बुझ्नै पनि नसकिने हुन्छ त्यो कारणले गर्दा बिचमा एउटा त्यस्तो यस्तो मानक नेपाली भाषाको सिर्जना गरिएको छ जुन मानक नेपाली भाषा कार्यालयहरूमा प्रयोग गरिन्छ अनि सञ्चार सञ्चारमा जुन त्यो भाषा प्रयोग गरिन्छ त्यसबाट बुझ्ने गरिन्छ र यो अर्कोतर्फ साहित्य सिर्जना गर्दा जस्तै प्राथमिककालीन साहित्यको कुरा गरौँ भानुभक्तको पालाको साहित्यिक भाषा जुन स्पष्टसँग आएको गयाको भनेर त्यति बेलाको भाषासँग सम्बन्धित थियो बिस्तारै बिस्तारै नेपाली भाषा जसरी परिवर्तन हुँदै जान्छ साहित्य कृतिमा त्यसरी नै परिवर्तन हुन्छ र फेरि दोस्रो विश्वयुद्धपछि यो मान्छेको जीवनसँग पनि सम्बन्धित हुन्छ साहित्य अब जस्तै पहिले चाहिँ के त मान्छेको जीवन चाहिँ स्पष्ट थियो मान्छेको जीवनलाई परिभाषित गर्न सकिन्थ्यो जबसम्म के त भन्दा विश्वयुद्ध जस्ता विध्वंसकारी क्रियाकलापहरू भएन भएका थिएनन् जब विश्वयुद्ध भयो विश्वयुद्ध भइसकेपछि मान्छेले मान्छेको जीवनलाई नै परिभाषित गर्न छो सक्न छोड्यो भनेपछि जीवन समाजसँग सम्बन्धित भएर साहित्य जान्छ त्यो कारणले गर्दा साहित्यको भाषा पनि के भइदियो त भन्दा जटिल र काव्यात्मक बन्न पुग्यो जुन चाहिँ तपाईँलाई थाहा छ एउटा प्रयोगवादी धारा भनेर हामीले चिन्छौँ साहित्यमा प्रयोगवादी धारा यस्तो धारा अन्तर्गत पर्छ जसमा चाहिँ नयाँ नयाँ प्रयोगहरू भएका छन् धेरै धेरै नयाँ नयाँ मान्यताहरू अगाडि सारिएका छन् त्यसरी अगाडि बढेको छ र जुन भाषालाई बुझ्नको लागि अलि अप्ठ्यारो पनि भएको छ जब के हुन्छ त भन्दा फेरि सामाजिक गतिविधि सहज बन्दै गयो अनि फेरि गएर समसामयिक धाराको अथवा पछि चाहिँ त्यो समसामयिक धारा जताततै हरेक विधाहरूमा आउन थाल्यो जसले चाहिँ फेरि जीवनलाई फे के त भन्दा जुन पुरानो घाउलाई बिर्सेर नयाँतर्फ लाग्दा जीवनलाई अलिक त परिभाषित गर्न सकिन्छ भनेर त्यो दुर्वत्यता र जटिलतालाई पनि एकातिर राख्दै र फेरि अर्कोतर्फ सरलता र सहजतातर्फ अगाडि बढिराखेको छ र यो भाषा पनि जुन प्रवृत्ति र साहित्यको जुन सिद्धान्त कुन सिद्धान्तमा आधारित रहेर लेखिएको छ त्यो अनुसार भाषा लेखिन्छ जस्तै मनोवैज्ञानिक लेख्दैछौँ भने विभिन्न सिधै रूपमा त ती कुराहरू लेख्नु मिल्दैन त्यो कारणले गर्दा विभिन्न बिम्ब र प्रतीकहरूको प्रयोग गर्नुपर्ने हुन्छ जुन यौन खालका जुन बिम्ब प्रतीकहरू प्रयोग गरेर त्यसलाई स्पष्ट पार्नु पर्यो र त्यस्तै गरेर विसङ्गतिवादी अस्तित्ववादीमा पनि जीवनको बारेमा विशृङ्खलतालाई देखाउनको लागि त्यस्तो खालको परिभाषा अथवा त्यो खालको भाषालाई प्रयोग गर्नु पर्यो प्रसङ्गलाई जोड्नु पर्यो त्यो कारणले गर्दा जुन भाषा परिवर्तनशील छ समयअनुसार भाषा बदलिँदै जान्छ अवश्य पनि मैले जुन खालको प्रश्न जोड्न चाहेको थिएँ त्यसको प्रश्न आइसकेको छ जुन कि जस्तो साहित्यमा प्रयोग गरिने भाषालाई अथवा भनौँ साहित्यमा अलिक बढी पछिल्लो समयमा जुन खालका गजलहरू लेख्नुहुन्छ स्रष्टाहरू लेख्नुहुन्छ हामी पनि लेख्छौँ र त्यो मुक्तकहरू लेख्नुहुन्छ अनि सँगसँगै कविताहरू पनि लेख्नुहुन्छ त्यो लेखाइमा प्रयोग गरिने भाषामा अलिकति अलिक बढी नै आधुनिकता आए जस्तो पनि देखिन्छ ताकि हिजो ती शब्दहरू हामीले आफ्ना त्यो शब्द त्यो खालको शब्दार्थमा नै भेटाउँदैनौँ त्यो खालका शब्दहरू पनि प्रयोग गरिन्छ अथवा भनौँ नेपालीभन्दा अन्य भाषाहरू अन्य भाषाका शब्दहरूको पनि प्रयोग गरिन्छ यसलाई चाहिँ कसरी हेर्नुहुन्छ अब यो नेपाली भाषा नै अथवा नेपाली भाषामा साहित्य लेख्नुपर्छ भने त नेपाली भाषामै प्रयोग गर्नुपर्छ अन्य जुन शब्दहरू ल्याएर मिसाउनु भनेको त्यो भनौँ मैले त्यसलाई चाहिँ अनभिज्ञता भन्छु त्यसलाई चाहिँ राम्रो ठान्दिनँ तर पनि जुन भाषा प्रयोग गर्ने सन्दर्भमा चाहिँ जुन कुन खालको लेख्दैछ त्यो अनुसारलाई बुझ्नुपर्ने हुन्छ अथवा व्यङ्गात्मक लेख्दैछ भने त्यो खालको क्लिष्टता जटिलता अथवा त्यो जुन पढ्दाखेरि बौद्धिक पाठकहरूको आवश्यक पर्ने खालको दुर्बोध्यता हुन्छ त्यो हुन्छ नै तर जसले साहित्य बुझेको छ त्यसको लागि दुर्बोध्य बन्दैन जसले साहित्य नै बुझ्दैन साहित्य हुँदैन अनि त्यो चाहिँ दुर्बोध्य जान्छ त्यो चाहिँ व्यङ्गात्मक हो व्यङ्गात्मकता हो यो चाहिँ जुन कवितामा प्रयोग गरिन्छ प्राय गरेर अवश्य पनि साहित्यमा जुन किसिमले अलिक बढी अतिरञ्जित खालले पनि अन्य भाषाका शब्दहरू छनौट गर्ने त्यो खालको प्रवृत्ति पनि देखिएको छ हामी नेपाली भाषा र संस्कृतिको बचावट गर्ने क्रममा अथवा भनौँ नेपाली भाषालाई परिमार्जन गर्ने क्रममा अथवा भनौँ साहित्यलाई समग्र नेपाली साहित्यलाई माथि उठाउने क्रममा हामीले सकेसम्म नेपाली भाषा र तिनै खालका शब्दहरूको नै प्रयोग गर्दा उचित हुन्छ हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ र कार्यक्रम साहित्यिक यात्रामा जो चाहिँ सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्ज सुनेर बस्नु भएको छ उहाँहरूलाई के भन्न चाहनुहुन्छ जुन भाषाको सन्दर्भमा भाषा हामी जुन भाषा बोल्छौँ त्यो भाषा क्लियर बोलौँ अथवा जुन स्पष्टसँग बोलौँ हो त्यो के त अहिले अन्तर्राष्ट्रिय अन्तर्राष्ट्रिय भाषाको रूपमा अङ्ग्रेजी त आएको छ अङ्ग्रेजीका केही शब्दहरू कतै कतै मिसिन्छन् हामीले पनि कुनै कुनै समयमा हामीले नेपालीको शब्दार्थ नजानेर हामीले अङ्ग्रेजीबाट पनि त्यो खालको पनि सृजना हुन्छ त्यो छ फेरि प्रविधिको विकासको कारणले गर्दा धेरै प्रविधिका चिजहरू कम्प्युटरहरू रेडियोहरू अब यिनको नेपाली हामी बुझ्न अलिक गाह्रो पर्छ ती शब्दहरूलाई चाहिँ हामी प्रयोग गर्न सक्छौँ तर अनावश्यक रूपमा जुन आधाभन्दा धेरै अङ्ग्रेजी मिसाइदिने अनि केही चाहिँ हिन्दी मिसाइदिने केही चाहिँ नेवारी मिसाइदिएर जुन क्वाटी भाषाको प्रयोग गर्नु चाहिँ विज्ञहरूको लागि त्यति शोभनीय हुँदैन अवश्य पनि हामी कार्यक्रम साहित्यिक यात्रामा छौँ हामी कार्यक्रम साहित्यिक यात्रामा साहित्यिक भलाकुसारी गरिराखेका छौँ हामी आजको कार्यक्रमको बिस्तारै बिस्तारै अन्त्यतिर पनि आइसकेका छौँ हामी कार्यक्रम साहित्यिक यात्रामा कार्यक्रम साहित्यिक यात्रा सुन्नुहुने सबैलाई हामी विशेष आभार प्रकट गर्न चाहन्छौँ सँगसँगै मैले कार्यक्रम साहित्यिक यात्राको यहाँनिरसम्म आइरहँदा मैले तपाईँलाई कुनै सोध्न भुले जस्तो त्यस्तो र तपाईँले बताउन चाहेको र मैले सोध्न भुलेको त्यस्तो छैन अवश्य पनि हामी कार्यक्रम साहित्यिक यात्राको अन्त्य अन्त्यमा आइसकेका छौँ कार्यक्रम साहित्यिक यात्रामा आफ्नो अमूल्य समय प्रदान गर्नुभएकोमा आदरणीय गुरु मन्जु घिमिरेज्यूलाई म विशेष आभार प्रकट गर्न चाहन्छु हजुरलाई धन्यवाद मलाई पनि यहाँसम्म बोलाएर आफ्ना विचारहरू राख्न दिनुभएकोमा हवस् त हामी कार्यक्रम साहित्यिक यात्राको अन्तिममा आइसकेका छौँ तपाईँका तिनै साहित्यिक रचनाहरू समावेश गर्ने व्यवसाय साहित्यिक भलाकुसारी जोड्ने व्यवसाय यो कार्यक्रम साहित्यिक यात्रा हामी कार्यक्रम साहित्यिक यात्रामा आजको कार्यक्रममा आदरणीय गुरु प्राध्यापक गुरु मन्जु घिमिरेज्यूसँगको यो साहित्यिक भलाकुसारीलाई जोड्यौँ र यो बसाई आजको बसाई कस्तो लाग्यो हामीलाई जस्ताको जस्तै सुझाव सल्लाह अनि प्रतिक्रिया पठाउन नभुल्नुहोला जसको लागि हाम्रो ठेगाना कार्यक्रम साहित्यिक यात्रा सामुदायिक रेडियो सूर्योदय एफएम चौरानब्बे मेगा हर्ज सन्धि खर्क छ शान्ति बगैँचा अर्घाखाँची त्यस्तै हाम्रो फेसबुक पेज रहेको छ W dot Facebook dot com slash साहित्यिक यात्रा वाइएटीआरईमा पनि आफ्ना साहित्यिक रचनाहरू सँगसँगै कार्यक्रम कस्तो लाग्यो सुझाव सल्लाह अनि प्रतिक्रिया पठाउन सक्नुहुनेछ सँगसँगै हामीले यो कार्यक्रम फेसबुकमा पनि राख्नेछौँ तपाईँले डाउनलोड गरेर त्यहीँबाट पनि सुन्न सक्नुहुनेछ सँगसँगै आफ्ना प्रतिक्रियाहरू पनि पठाउन सक्नुहुनेछ कार्यक्रम साहित्यिक यात्रा को यो बसाई सुरुदेखि अन्त्यसम्म सुन्नुहुने सम्पूर्ण साहित्यिक स्रष्टा सर्जक अनि सबैमा विशेष आभार प्रकट गर्दै आवाजबाट म बसन्त श्रेष्ठ पनि विदा हुन चाहन्छु त्योभन्दा पहिला प्रविधि कक्षबाट सहयोग गर्नुहुने सहकर्मी साथी नवीन केसीलाई पनि म विशेष आभार प्रकट गर्दै आजको कार्यक्रम साहित्यिक यात्राबाट विदा हुन्छु हवस् त धन्यवाद शुभरात्रि शुभ सपनी शुभ साता वर किया शांति तेमी लाली गोरा धन वर किया शांति धन जापे मुना गुंठन वर किया शांति तेमी लाली गोरा धन कर किया वो शांति भंडन डाके मोरा पर किया वो शांति थी आँखो श्राप लाग्ला शान्ति तिमलाई जन्मभूमिको पाप लाग्ला शान्ति तिमलाई बाबु बुझको श्राप लाग्ला शान्ति तिमलाई जन्मभूमिको किया ओ शांति तीमी कोई न बने बात लगला आउने पीढ़ी को